आध्या छैन भन्दै हिमा पखेरीमा घाँस काट्न जान्या छैन भन्दै हिमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ नमस्कार म गायिका आस्था तपाईँ तपाईँहरूले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि उत्कृष्टताको पप सङ्गीतको खुड्किलोमा कुन कुन गीत हिँड्दैछन् कुन कुन गीत उकालोमा अनि कुन कुन गीत ओह्रालोमा हिँड्दैछन् सम्पूर्ण जानकारी रेडियो अर्पण एक सय सात पाँच मेगा हर्सको कार्यक्रम टप अफ दि पपमा साताको आइतबार दिउँसो तिन बजेको नेपालबाडी समाचार पछि टप अफ दि पप टप अफ दि पप टप अफ दि पप अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम टप अफ दि पप नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्जको प्रस्तुति कार्यक्रम टप अफ दि पपमा कार्यक्रम टप अफ दि पपको आजको एपिसोडमा पनि उपस्थित भइसकेको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल प्रत्येक आइतबार दिउँसो तिन बजेको नेपालबाडी समाचारपछि लगभग लगभग चार बजीसम्म सुन्न सक्नुहुन्छ कार्यक्रम टप अफ दि पप टप अफ दि पपमा हामी मार्केटमा भर्खर मात्र आएका उत्कृष्ट टप टेन नेपाली पप सङ्गीतहरू प्लेआउट गर्ने गर्दछौँ ऱ्याङ्किङ गर्ने गर्दछौँ आज पनि कुन सङ्घ कुन पोजिसनमा छ भनेर जान्नको लागि तपाईँ मसँग कार्यक्रम अवधिभर सुनेर साथ दिनुपर्ने हुन्छ तपाईँ यति बेला रेडियो अर्पण एक सय चार पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम टप अफ दि पप प्रोग्राम टप अफ दि पपमा अब भने नम्बर टेनमा रहेको सङ्घ सुन्नुपर्ने हुन्छ आज नम्बर टेनमा रहेको छ उत्सव नेपालको भोकलमा रहेको सङ्घ औधी माया अनिल स्थापितको लिरिक्स कल्याण सिंहको म्युजिक गोपाल रसाइलीले एरेन्ज गर्नुभएको यो सङ्घ लास्ट विक पनि नम्बर टेनमै थियो आज पनि नम्बर टेनमै रहेको छ अबको क्रममा टप अफ दि पपको नम्बर टेनमा रहेको सङ्घ औधी माया नम्बर टेन औधी माया गरे कि मैले त्यसैले कदर गरिनौ तिमीले जितेको बाजी हरिरहे थाहै पा रहे रहे थाहै पाएन ओके टप अफ दि पपको नम्बर टेनमा रहेको उत्सव नेपालको सङ्घ अवधिमा यहाँ प्लेआउट गरिसके ब्याकग्राउन्डमा बजिरहेको छ अब नम्बर नाइनतर्फ लाग्छु आज नम्बर नाइनमा रहेको छ तृष्णा गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्घ खनि हो यामु जसलाई चाहिँ रिबेल क्रिएसनले चाहिँ मार्केटमा लिएर आएको छ लास्ट विक पनि नम्बर नाइनमै थियो आज पनि नम्बर नाइनमै रहेको छ अबको क्रममा टप अफ दि पपको नम्बर नाइनमा रहेको सङ्घ खनि हो यामु नम्बर नाइन निधारमा डोको ठाइमा हाँसोली म पनि जान्छु तिमीसँगै म पनि जान्छु रे खानी हो यामु ए कान्छा खानी हो यामु मैले गारे मैले तिम्रै माया भए पुग्छ केही माग्दैन म हातमा समय सै घुम्थे घुमाइ कृष्णा गुरुङको खनी हो यामु नम्बर नाइनमा रहेको थियो भने अब नम्बर एटतर्फ पनि लाग्नुपर्ने हुन्छ आज नम्बर एटमा रहेको छ मिलन अमात्यको भोकलमा रहेको सङ्घ आवाज देऊ योगेश योगेन्द्र मणि दाहालको लिरिक्स कमल खत्रीको कम्पोज अनि विजेश्वर तन्दुकारको एरेन्ज रहेको सङ्घ शब्दमणिबाट शब्दमणि एल्बमबाट लिएको हो लास्ट विक नम्बर फाइभ पोजिसनमा थियो आज थ्री स्टेप डाउन हुँदै नम्बर एटमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर एटमा रहेको सङ्घ आवाज देऊ नम्बर एट ओके मिलन आवाज देव प्रसाद भने अब सेभेनतर्फ लाग्नुपर्ने हुन्छ आज नम्बर सेभेनमा रहेको छ लोकेश गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्घ पूर्णिमाको चन्द्रमालाई टु जसमा लिरिक्स रहेको छ दिपक दशनामीको कमल राईले एरेन्ज गर्नुभएको यो सङ्ग लास्ट विक नम्बर सिक्स पोजिसनमा थियो आज वान स्टेप डाउन हुँदै नम्बर सेभेनमा आएको छ अबको क्रममा टप पपको नम्बर सेभेनमा रहेको सङ्घ पूर्णिमाको चन्द्रमालाई टु नम्बर सेभेन in Limitless ओके लोकेश गुरुङको आएको चन्द्रमालाई फा टू नम्बर सेभेनमा रहेको छ भने नम्बर सिक्समा रहेको छ आज हेर्दा हेर्दै सरिता प्रजापति फिट बाई ऱ्यापर राजीव सिंहको लिरिक्स अर्जुन तिवारीको एल्बम हेर्दा हेर्दैमा समावेश गरिएको यो सङ्गमा एरेन्ज गर्नुभएको छ किरण तुलाधरले विक्रम थापाको म्युजिक रहेको यो सङ्ग लास्ट विक नम्बर थ्री पोजिसनमा थियो आज थ्री स्टेप डाउन हुँदै नम्बर सिक्समा आएको छ अबको क्रममा नम्बर सिक्समा रहेको सङ्ग हेर्दा हेर्दै यसपछि भने हामी सो छोटो सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ रेडियो अर्पणसँगै रहनु

एकै घरको मान्छे सबै कुरा कहाँ मिल्ला केही तिमी सानो बाँकी मै सहुला केही तिमी सहनु बाँकी मै सहु नमस्कार म गायक हेमन्त शर्मा यति बेला यहाँहरू सुन्दै हुनुहुन्छ यहाँको लोकप्रिय रेडियो स्टेसन रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा बस्दैन नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखी रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस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 अनि यो घरको डेकोरेसन झनै राम्रो बरु बुबा हुनेवाला सम्धिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिमचोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ ब्रान्डेड मार्बल ग्रेनाइट्स मार्बल ग्रेनाइट टाइल्स रङ्गोली सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चोक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकाश झिङ्गटी खपडा पनि पाइन्छ अरे हो जुम्री छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गएको छु ऊ छोरो त आयो भन्छु म अहिले धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही फोटो खिच्न हुन्थेन तैले नारायणघाट सहित चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म खुरुक्क त्यही गयो बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ फोटोकपी मेसिन फोटो प्रिन्टर प्रिन्टर कार्टेज फोटो पेपर कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ के तपाईँ कोरिया नै जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आउनुहोस् विगत नौ वर्षदेखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षामा सफलता हासिल गर्दै आएको हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् हाम्रा विशेषताहरू उचित परामर्शपछि मात्र भर्ना लिने शिक्षकहरू आफै प्रमुख सञ्चालक भएको परिमार्जित पाठ्यक्रम लगायत सम्पूर्ण पुस्तक आफै प्रकाशन गर्न सक्षम मल्टिमिडियाको उचित प्रयोग गरी अध्यापन गराइने सरकारी मापदण्ड पुरा गरी सुरुमै सूचीकृत संस्था सम्पर्क हाङबुक ल्याङ्ग्वेज इन्स्टिच्युट सही चोक मेगा मार्केटको माथिल्लो तला शाखा खैरहनी चार पूर्वी चितवन पर्सा नेपाल बैंक सँगै फोन अन्ठानब्बे चार पचास पैँसठी चार सय एक अन्ठानब्बे चार पचास सडसठी छ सय छत्तिस र अन्ठानब्बे पाँच पचास उन्साठी शून्य शून्य सात कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ आकर्षक कपडा अनि सिलाइ डिजाइन दामी देखिन्छ यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोषमा भेटिन्छ के हो नेपाली टेरल सुटिङ लेडिज एन्ड सही जवाब विगत तिस वर्ष पुरानो नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स अब नयाँ व्यवस्थापनको साथमा हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू सर्टिङ सुटिङ रेमन्ड विमल ब्रान्डहरू कटराइज कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ सम्पर्क नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स खैरहनी आठ खैरहनी बजार चितवन सञ्चालक मिठु नेपाली प्रोप्राइटर अनिल नेपाली फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी शून्य एकाउन्न र मोबाइल अन्ठानब्बे चार सय बाहन्न सत्र सात सय छयालिस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ साइनिंग एजुकेशन सेंटर सेन्टरमा भर्ना खुल्यो हजुर हामी कहाँ एसएलसी दिन छुटेका फेल भएका तथा रेगुलर एसएलसी दिन चाहने विद्यार्थीहरूका लागि स्पेसल एसएलसी प्रिपरेसन क्लासमा भर्ना खुलेको सहर जानकारी गराउँदछौ हाम्रा विशेषताहरू स्वच्छ एवं शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाबाट लेसन प्लान अनुसार पठन पाठन गराइने दुई हजार भन्दा बढी एसएलसी प्रश्न पत्रहरूको हल गराइने हरेक महिनामा तिन पटकसम्म आन्तरिक परीक्षा लिइने तथा सिसी क्यामेराबाट विद्यार्थीको निगरानी गरिने पुनश हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा प्लस टू साइन्स गरी बिबिए र सिए पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ सम्पर्क न्यू साइनिङ एजुकेसन सेन्टर रनपा आठ बकुलर दूरसञ्चार रोड प्रबन्ध निर्देशक नवीन कुमार शर्मा फोन नम्बर शून्य छपन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रियासी तिन सय चौवालिस गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर सम्झी सम्झी तिमीलाई यो मनमा बिर्सन सकिन के गरी यो जीवनमा के गरी यो जीवनमा नमस्ते म गायक शशान्त कणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा वेल फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि प्रोग्राम टप अफ दि पपमा उपस्थित भइसकेको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल तपाईँ भर्खर मात्र रेडियो खोलिराख्नु भएको छ भने यो हो एभर एन्ड फरल रेडियो अर्पण वान फोर पोइन्ट फाइभ मेगा हर्स तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट वेल तपाईँको माझमा सिक्स नम्बरसम्मका सङ्घहरू प्लेआउट गरिसकेका छौँ भने अब नम्बर फाइभबाट सुरु गर्नुपर्ने हुन्छ आज नम्बर फाइभमा रहेको छ राज तमाङ एन्ड मनिषा पोखरेलको बकलमा रहेको सङ्घ झ्याप रोकिए जसमा म्युजिक एन्ड लिरिक्स रहेको छ राज तमाङको एरेन्जर रहेका छन् सञ्जय हमाल र एल्बम बेस्ट अफ राजमा समावेश गरिएको यो ब्युटिफुल डान्सिङ नम्बर लास्ट विक नम्बर एट पोजिसनमा थियो आज थ्री स्टेप अफ हुँदै नम्बर फाइभमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर फाइभमा रहेको सङ्घ झ्याप रोकिए नम्बर फाइभ आजलाई भन्दो के हो न भोलि पनि यही भेटु आजलाई भन्दो के हो न झ्याफोर के भाइ राज तमाङ्गान मनिषा पोखरेल अब नम्बर फोरमा रहेको सँगको पनि कुराकानी गर्छु आज नम्बर फोरमा रहेको छ महसुस गर फराज अर्पण एन्ड इन्दिरा जोशीको भोकलमा रहेको यो सङ्घमा म्युजिक अनि लिरिक्स रहेको छ फराज अर्पणको लास्ट विक पाएर नम्बर सेभेनमा आएको थियो भने आज थ्री स्टेप अप हुँदै नम्बर फोरमा आएको छ ओके अबको क्रममा टप अफ दि पपको नम्बर फोरमा रहेको सङ्घ महसुस गर नम्बर फोर छटपटी बढ्दैछ पीडाहरू बल्छिँदैछन् छाती मेरो बोल्दैछ 似的热忱。 फराज अर्पण एन्ड इन्दिरा भोकसँग महसुस गर नम्बर फोर अब कुरा गरौँ नम्बर थ्रीको आज नम्बर थ्रीमा रहेको छ कमलमान साकेको भोकल म्युजिक अनि लिरिक्समा रहेको डाँडा फारी चुचुरे हेमाल एरेन्जर रहेका छन् मोहित मुनाल लास्ट विक नम्बर वान पोजिसनमा थियो आज टु स्टेप डाउन हुँदै नम्बर थ्रीमा आएको छ अबको क्रममा टप पपको नम्बर थ्रीमा रहेको डाँडा फारी चुचुरे हेमाल नम्बर थ्री मेरो हिमाल लिइदेउनुको छु मेरो माल आकाशमा चिलो उड्यो त्यो मन कता डुल्यो हे माया मन हो यो दुख्दछ लाख माया लाछैन नाफाना हे माया हो मन हो यो दुख्दछ लाख माया लाछैन ना मेरो माउ रातसम्म त्यो मन कता डुल्यो माया मन हो यो माया ओके कमलमान सिंहको फारी छुछुरी हिमाल नम्बर थ्री पश्चात अब नम्बर टूतर्फ लाग्छ आज नम्बर टूमा रहेको छ भेन विनय केटुको भोकल म्युजिक अनि एरेन्जमा रहेको सङ्घ मायामा गात अधिकारीको लिरिक्स एल्बम आरो म्युजिक हन्ड्रेड टूमा समावेश गरिएको यो सङ्घ यति बेला युट्युबमा निकै चर्चा बटुलिरहेको छ भने लास्ट विक नम्बर फोर पोजिसनमा थियो आज टू स्टेप अप हुँदै नम्बर टूमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर टूमा रहेको सङ्घ मायामा गात नम्बर मनमा घात गर्यो फेरि माया लाउँदिन झुटा तिम्रा बाचा कसम अनि सम्झनामा आउँदिन मायामा घात गर्यो फेरि माया लाउँदिन झुटा तिम्रा बाचा कसम अनि सम्झनामा आउँदिन दिन सक्छु बरु माया दिन सक्दिन म तिमीले मेरो भने पनि तिम्रो हुन सक्दिन म विनय केटुको भोकल म्युजिक अनि एरेन्जमा रहेको सङ्ग मायामा घात नम्बर टूमा रहेको छ अब भने हामी प्रोग्रामको लास्ट लास्टमा आइसकेका छौँ त्यसैले एकपटक टप अफ दि पपलाई रिक्याप गर्छु आज नम्बर टेनमा रहेको थियो उत्सव नेपालको भोकलमा रहेको सङ्घ औधी माया त्यस्तै गरी नम्बर नाइनमा तृष्णा गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्घ खनि हो यामु नम्बर एटमा मिलन अमात्यको भोकलमा रहेको सङ्घ आवाज देव नम्बर सेभेनमा लोकेश गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्घ पूर्णिमाको चन्द्रमालाई टु त्यस्तै गरी नम्बर सिक्समा रहेको छ सरिता प्रजापति फिट बाई ऱ्यापर राजीव सिंहको हेर्दा हेर्दै नम्बर फाइभमा राज तमाङ्गान मनिषा पोखरेलको भोकलमा रहेको सङ्घ झ्याप रोकिए नम्बर फोरमा फराज अर्पण इन्दिरा जोशीको भोकलमा रहेको सङ्घ महसुस गर नम्बर थ्रीमा कमलमान सिंहको भोकल अनि म्युजिक लिरिक्समा रहेको डाँडा डाँडापारी चुचुरे हिमाल भने नम्बर टूमा ब्याकग्राउन्डमा पनि बजिरहेको छ विनय केटुको भोकल म्युजिक अनि एरेन्जमा रहेको सङ्घ मायामा गात अब भने तपाईँको माझबाट छुट्टिनुपर्ने बेला पनि भइसकेको छ र तपाईँले वेट गरेर बस्नुभएको सङ्ग प्लेआउट गर्नुपर्ने बेला पनि भइसकेको छ आज नम्बर वानमा कुन सङ्ग छ भनेर तपाईँले गेस पनि गरिसक्नु भएको छ होला यस फ्रेन्ड तपाईँले गेस गर्नुभएको सङ्घ मुस्कान भोकल म्युजिक अनि लिरिक्समा रहेको कर्मा लामाको लिरिक्समा रहेको सङ्घ मुस्कान नम्बर वानमा रहेको छ लास्ट विक नम्बर टू पोजिसनमा थियो आज वान स्टेप अप हुँदै नम्बर वानमा आएको छ वेल एजेन्जेलसम्म रेडियो अर्पण एक सय सात पाँच मेघार्ज सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीलाई लगन गरेर सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने ह्यान्डसम टेक्निसियन पार्टनर राज पौडेललाई पनि थ्याङ्क यू भेरी मच भन्दै रेडियो अर्फन वान फोर पोइन्ट फाइभ मेगा हर प्रेजेन्स प्रोग्राम टप अफ दि पपबाट आजको यो एपिसोडबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ नम्बर वानमा रहेको सङ्ग मुस्कान प्ले आउट गर्दै बिदा हुन्छु हवस् त नमस्ते हेभ ए ग्रेट टाइम एन्ड नम्बर वान चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिघामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस लाखसम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न बिस सातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् साथमा भरतपुर बसन्त चौकदेखि तिन सय मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली रत्ननगर चितवन सम्पर्कका लागि रामप्रसाद पौडेल ओम शान्ति मोबाइल अन्ठानब्बे चार पचास तिहत्तर आठ सय सतसठी हरि चापागाई मोबाइल अन्ठानब्बे चार एकाउन्न छयत्तर अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर फेन्सी इलेक्ट्रोनिक्स कस्मेटिक ड्राई क्लिनर्स साइकल स्टोर होटल बुटिक कुर्ता साडी गिफ्ट आइटम पूजा सामग्री लेडिज टेलर्स बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयान प्लाजा रत्नगराट बकुल्लर प्रोपाइटर राज श्रेष्ठ मोबाइल नम्बर अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ